सामु आछु खोजे जस्तै मायालुलाई बल्ल आज ए है शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले हेर्यो लजै लजै ए है शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले हेर्यो लजै लजै मन पर्ने मायाले हेर्यो लजै इन्द्रेणीलाई बादलुले छेक्दा तिरजीको इन्द्रेणीलाई बादलुले छेक्दा औँसी पनि फुर्ने हुन्छ सानो तिमीलाई देख्दा ए है शिरमा फुल साझै शिरमा फुल साझै मन पर्ने मायाले हेरु लजाइ लजाइ ए है शिरमा फुल साझै शिरमा फुल साझै मन पर्ने मायाले हेरु लजाइ लजाइ मन माया मायाले सँगै मर्ने बाचा कसम गरौ सँगै बाजे सँगै मर्ने बाचा कसम गरौ दुबै मिले फेरातीको महासागर गरौ ए है शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले हेरु लजै लजै ए है शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले हेरु लजै लजै मन पर्ने मायाले हेर्यो लजाइ लजाइ ए है शिरमा फुल सजाइ शिरमा फुल सजाइ मन पर्ने मायाले हेर्यो लजाइ लजाइ मन पर्ने मायाले हेर्यो लजाइ शङ्काले नै जल्ला शङ्का गरे भित्री आत्मा शङ्काले नै जल्ला हिम्मत गरे आठ गरे चुनी भरि चल्ला शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले हेर्यो लजाइ लजाइ ए है शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले